हरिया दाइले बिसाउने भारी सुनमाया डाँडैको चौतारी नमस्ते म लोकदोरी गायक विष्णु खत्री तपाईँले हेर्दै हुनुहुन्छ गुल्मी न्युज डट कम नमस्कार यहाँको शुभ नाम मेरो नाम सुनिल परियार हो गीतहरू गाउनुहुन्छ एउटा गीत गाइदिनुहोस् न म गीत त गाउँछु तर खासै आउँदैन हे अति राम्रो गुवादीको गाविस गुवादीको गाविस सम्पूर्णलाई छ शुभ कामना माया धेरै भो बाँचिन्थ्यो कि तिम्रै साथ पाए त नत्र साह्रै Voilà नमस्कार यहाँको शुभ नाम चाहिँ हजुर मेरो नाम रामु परियार गुवादीमा बाजा कस्तो छ पहिला पहिलेको भन्दा अहिले धेरै राम्रो भएको छ आफ्नै खालको पोसाक रहेछ होइन हजुर हजुर यस्तो अन्यत्र छैन कसले उपलब्ध गरायो यो गुवादी गाविसले गाविसले उपलब्ध गरायो तपाईँ के रङ्गिलो मान्छे हुनुहुन्छ एउटा अर्को गीत हानिदिनुहोस् न त <laughs> ल सोराई बरसे उमेरैमा मै पनि झिल्के हुँदो इले पो बुढो भए मान्छे बुढो भए पनि रङ्ग बुढो चाहिँ हुँदो रहेछ नि त हजुर हजुर अब अर्को गाइदिनुहोस् न मिठो गाउनु रहेछ तपाईँले पुरानो कि ढिलो ढिलो भएकोमा गाउनुहोस् पुरानो ए ग्वादी गाविस निकै राम्रो भएको छ निकै राम्रो भएको छ स्कुलमा कम्प्युटर नि आएको छ मुटु जलाई मुटु जलाई राम्रो बनाऊ है ग्वादी गाविसलाई सेन शुभ नाम के पऱ्यो नाम मेरो मेरो हेतमान पहिला पहिला त विवाह हर्ष बढाइमा निकै खोज्थे आजभोलि त्यति खोज्न छाडेको के लाग्छ तपाईँलाई होइन गाउँमा खोज्छन् चल्या छ अहिले पनि चल्या छ तपाईँ त एकदम राम्रो पुरानो गीत गाउनुहुन्छ अरे नि होइन मैले गीत गाउनु एउटा गाइदिनुहोस् न नै नै नै ल एउटा ल एउटा हाम्रो नेपाल बिग्रँदै गएको छ जले जता तानेनी भएको छ नमस्कार हजुर शुभ नाम नारायण गेवाल गुवादीका यी बाजाहरू त निकै कलाका हुन् पहिला अहिले कस्तो छ एकदमै गुवादी हाम्रो उनासी गाविसमा सबैभन्दा राम पन्चे बाजामा चाहिँ एकदमै राम्रो मानिन्छ यहाँका अरू जातिहरू पनि गीत गाउनमा निकै खपिस छन् भन्छ तपाईँले एउटा गाइदिनुहोस् न त है मलाई त त्यति गीत गाउन आउँदैन ल तपाईँ नै गाइदिनुहोस् लाउ माया लाउनीले लाउ माया लाउनीले नलाउ माया छोडेरै जानीले मुटु जलाए, मुटु जलाए आउन पियारी लैजाऊ मलाई गायरी सुरु गर्नुहोस् काशीलाई जाउँ बालै काशीलाई जाउँ अनदार अन दिलाई काशीलाई